सर्च गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ श्रोता ईश्वर खै कहाँ बस्छ कुन्ने मन्दिरमा मान्छेहरू धाइरहन्छन् ईश्वर खै कहाँ बस्छ कुन्नी मन्दिरमा मान्छेहरू धाइरहन्छन् पुण्य यति र उति गरे भन्दै प्रशंसा आफै गाइरहन्छन् एक दिन सबै तोक छोडेर जाने हो खाली हात तैपनि किन होला मान्छेले मान्छेलाई सताइरहन्छन् यसरी मुक्तकमा रमाउनुभयो मुक्तकार गोकुल भण्डारीजी गुल्मी नेपाल उहाँको घर हो हाल उहाँ लन्डन बेलायतमा हुनुहुन्छ मुक्तकार गोकुल भण्डारीको कलम यसरी मुक्तकमा रमायो हामी सँगै रमायौँ कार्यक्रम मुक्तकमालामा उहाँको मुक्तक सुनेर आजको कार्यक्रम मुक्तकमालामा मुक्तकार गोकुल भण्डारीजीका मुक्तकरपहरूसँगै श्रोता मुक्तकको सिलसिला मैले सुरु गर्न चाहे आजको यो वसाईमा मसँग मुक्तक महक रहेको छ नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले प्रकाशनमा ल्याएको मुक्तक महक मलाई केही ढिला गरी प्राप्त भएको छ आजको कार्यक्रमको पहिलो भागमा हामी मुक्तक महकबाट मुक्तक सुन्नेछौं आजको कार्यक्रम दुई भागमा बाँडिएको छ पहिलो भागमा हामी मुक्तक महकबाट मुक्तक सुन्नेछौ अनि तत्पश्चात तपाईँहरूले नि Muktakmala at the rate Gmail dot com तथा मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका मुक्त खरबहरू म हालो पालो जोड्नेछु कार्यक्रमको शुरूआतमा मुक्तक महक संयुक्त मुक्तक संग्रह नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाबाट प्रकाशनमा आएको संग्रहबाट म मुक्तक लिनेछु ढिला नगरौं कार्यक्रममा मुक्तक सुनौ मुक्तकमै हराउ मुक्तकमै रमाऊ म मुक्तक लिन्छु मुक्तक महकबाट फूलहरू सधैँ फुलेरै झर्छन् फूलहरू सधैँ फुलेरै झर्छन् सुगन्ध आफ्नो धरतीमा छर्छन् परदेशमा म खरदेशमा उनी मुटुको माया मुटुमा सर्छन् अर्को मुक्तक मुक्तकार केदार सङ्केतजीको रसनालु रामेछाप नेपाल उहाँको घर हो अहिले कहाँ हुनुहुन्छ भन्नै परेन मैले बेलायतका मुक्तकारहरूको मुक्तक आजको पहिलो भागमा लिइरहेको छु नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाको अध्यक्षमा दुर्गा प्रसाद पोखरेल हुनुहुन्छ उपाध्यक्षमा सागर सिलवाल सचिव बिरु मुकारुङ कोषाध्यक्ष राजश्रेष्ठ सदस्यहरू सावि श्रेष्ठ जगन्नाथ अधिकारी र प्रतिमा केसीजी हुनुहुन्छ शाखाका सल्लाहकारमा डाक्टर रूपक श्रेष्ठ हुनुहुन्छ सानो परिचय नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाको गराए म मुक्तक पुनः सोही संग्रह मुक्तक महगबाट लिन्छु अहङ्कारलाई कति पाल्नुहुन्छ सक्तो पाल्नुहोस् अहंकारलाई कति पाल्नुहुन्छ सक्तो पाल्नुहोस् अरूको खुट्टा कति तान्नुहुन्छ सक्तो तान्नुहोस् यसो गर्नेले आफ्नो नाम अगाडि जिउँदो लास भनेर राम्रो अक्षरले डायरीमा लेखिराख्नुहोस् मुक्तकमा व्यङ्ग्य यो व्यङ्ग्य मुक्तकार जगत नवोदितजीको जगत नवोदितजीको घर मलहर चार दिक्तेल खोटाङ हो हाल उहाँ इस्टाफोर्ड बेलायतमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग दुर्गा प्रसाद पोखरेलजीको खास गरेकाबाट पनि शिक्षा लिनुपर्छ खास गरेकाबाट पनि शिक्षा लिनुपर्छ आश मरेकाबाट पनि शिक्षा लिनुपर्छ मिलियो भने जीवन सुधार्ने मौका घाँस चरेकाबाट पनि शिक्षा लिनुपर्छ हो नि यो मुक्तक मुक्तकार दुर्गा प्रसाद पोखरेलजीको चितवन पारसनगर उहाँको घर हो हाल उहाँ लन्डनमा हुनुहुन्छ अर्को मुक्तक छ डाक्टर दुबसु छेत्रीजीको आँखा ठुला छन् तर आँखाको नानी बन्न सकिन काठमाडौँ आँखा ठूला छन् तर आँखाको नानी बन्न सकिन काठमाडौँ रूपवती धेरै छन् तर रूपकी रानी बन्न सकिन काठमाडौँ तरवार पनि धेरै छन् दरबार पनि धेरै छन् यहाँ त्यसैले राजधानी भए पनि राजधानी बन्न सकिन काठमाडौँ दुबुसु छेत्रीजी झापा नेपाल उहाँको घर हो हाल उहाँ लन्डनमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग मुक्तकार प्रतिमा केसीजीको आउने समय के थियो कुन्नी जाने समय भयभीत हुनेछ आउने समय के थियो कुन्नी जाने समय भयभीत हुनेछ ओरो बज्ने शङ्ख अन्तिम शाश्वत सत्य सङ्गीत हुनेछ महाभारत हो जिन्दगी कुरुक्षेत्र हो जति सक्छौ लड तर जिन्दगीसँग विश्वास राख्नु मृत्यु आफै पराजित हुनेछ मुक्तकमा यसरी जिन्दगीलाई उतार्दै हुनुहुन्थ्यो मुक्तकार प्रतिमा केसीजी सैना मैना नगरपालिका एघार रूपन्देही उहाँको घर हो अहिले उहाँ बेलायतको रेडिङमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग मुक्तकार नरेश नाति माङ पाहाङजीको सपनाको मेरो महल चुलिएछ हजुर सपनाको मेरो महल चुलिएछ हजुर संसारको कुना कुना डुलिएछ हजुर दौडिएर आकाश छुने सुर अनि तालमा बामा आफ्नै देश भो भुलिएछ हजुर निकै मन छुने मुक्तक मुक्तकार नरेश नातिजीको भोजपुर उहाँको घर हो अर्को मुक्तक मसँग छ श्रोता मुक्तकार नृपेश उप्रेती योगपुत्रजीको देख्नेले दोष देख्छ सती सीतामा पनि देख्नेले दोष देख्छ सती सीतामा पनि बाइबल कुरान त्रिपिटक र गीतामा पनि राख्दैन बाँकी कहीँ मान्छेले कुरा काट्न सबै भुलेर तिमी निदाउँदा सीतामा पनि अहो यो मुक्तक मुक्तकार नृपेश उप्रेती योगपुत्रजीको पुत्रजीको पिठुवा तिन चित्तन घर हो अब नि श्रोता कार्यक्रममा हामी पहिलो गीत सुन्नेछौँ आजको कार्यक्रमको पहिलो भागमा म नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले पाठक समक्ष ल्याएको मुक्तक महकबाट मुक्तक लिइरहेको छु मुक्तक संग्रह मलाई केही ढिला गरी प्राप्त भयो अबको क्रममा मुक्तकार अन्जु अञ्जलीजीको मुक्तक शनिश्चरे मोरङ उहाँको घर हो अन्जु अञ्जलीजीको मुक्तक मुक्तकसँगै अबको क्रममा पहिले संगीतको शैली तपाईँलाई श्रोता हरपल तिम्रै सम्सनामा हुन्छन् यी आँखाहरू हरपल तिम्रै सम्सनामा हुन्छन् यी आँखाहरू मिलनको मिठो स्वप्न बुन्छन् यी आँखाहरू मलाई छाडी मेरो माया टाढा कतै गइदिँदा मलाई नै झुक्क्याएर रुन्छन् यी आँखाहरू तिमीले त होइन तिम्रा भाकाहरूले मेरो मुख छोइसकेछन् मैले पनि होइन मेरा आँखाहरूले तिम्रो लागि रोइसकेछन् तिमीले त होइन तिम्रा भाकाहरूले मेरो मुठ छोई सकेछन् त्यसै कस्तो गाडा माया बसेको धुँदा पनि झगन नजाने त्यसै त्यसै कस्तो गाडा माया बसेको धुँदा पनि झगन नजाने माया भन्नु यस्तै हो कि मलाई मात्र यस्तो रोदा पनि जाने नजाने तिमीले त होइन तिम्रा भाकाहरूले मेरो मुख छोडी सकेछन् मैले पनि होइन मेरा आँखाहरूले तिम्रो लागि रोइसकेछन् मुक्तककार अन्जु अञ्जलीजीको मुक्तक मुक्तकसँगै यो मिठो गीत तपाईँले सुन्नुभयो मुक्तक माला तपाईँ सुनिरहनु भएको छ रेडियो बिजन एकानब्बे दशमलव छ मेगार्चमा आजको कार्यक्रम दुई भागमा छ पहिलो भागमा मुक्तक महक मुक्तक संग्रह नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले पाठक समक्ष ल्याएको केही समय अघि ल्याएको मलाई अलिकता ढिला प्राप्त भएको मुक्तक संग्रहबाट मुक्तक लिइरहेको छु अहिलेलाई पुनः म मुक्तक महकबाट मुक्तक लिन्छु कोही भन्छन् मोती कोही भन्छन् पानी कोही भन्छन् मोती कोही भन्छन् पानी झरी जाने आँसुको आफ्नै हुन्छ कहानी कहिले खुसीले झर्छ कहिले दुःखले झर्छ सुख र दुःखको सङ्गम रहेछ जिन्दगानी मुक्तकमा यसरी मुकेश राईजीले जिन्दगीलाई उतार्नुभयो पशुपतिनगर चार इलाम उहाँको घर हो मुक्तकार मुकेश राईजीका यिनै मुक्त किला हरफहरूसँगै म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ मुक्तकार मोहन आचार्यजीको मोहन आचार्य इन्द्रणी शर्मा जलत प्रगतिनगर नवलपरासी उहाँको घर हो मुक्तक मालाको कथाभित्र साहित्यको मर्म छ मुक्तक मालाको कथाभित्र साहित्यको मर्म छ छुनेछ जसले जीवनमा काव्य सागरको धर्म छ जसले बुझ्यो साहित्य नता मलाई चिन्यो र बुझ्यो दोष मात्र देखायो सारा अन्त्यमा मार्मिक कर्म छ मुक्तकार मोहन आचार्यजीको यो मुक्तक अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ मुक्तकार बासु शर्माजीको फूल हुनुमा के मजा छ र मजा त बिज्ने काँडो हुनुमा छ फूल हुनुमा के मजा छ र मजा त बिच्ने काँडो हुनुमा छ जति भने पनि पटक्कै नलाग्ने अमिल्दो घाँडो हुनुमा छ स्वार्थको लुट मचाउनेहरूकै रहेछ यो दुनियाँ मजा त जसरी हुन्छ स्वार्थको दुनो सोच्याउन चाँडो हुनुमा छ यो मिठो मुक्तक मुक्तकार बासु शर्माजीको सङ्खुवा सभा उहाँको घर हो अर्को मुक्तक छ मसँग मुक्तकार रबिन जोशीजीको बैगुनीको मोहनी यो झारिदेऊ न प्रभु बैगुनीको मोहनी यो झारिदेऊ न प्रभु सम्झिराख्ने रोग्नीको पारिदेऊ न प्रभु दिन बित्छ जसो तसो रात बिताउनै गाह्रो मलाई जस्तै रगुनलाई सारिदेऊ न प्रभु ओहो यो मुक्तक मुक्तकार रविन जोशीजीको देउराली कास्की उहाँको घर हो निकै मिठो मुक्तक अर्को मुक्तक छ मसँग मुक्तकार राज श्रेष्ठजीको ध्रैय गर्न सक्नुपर्छ कहिलेकाहीँ पिर पर्दा धैर्य गर्न सक्नुपर्छ कहिलेकाहीँ पिर पर्दा हतारिनु ठिक होइन हिँड्ने बाटो भिर पर्दा फुर्क्याइदिँदा कसैले बुइँ टेक्न बिर्स्यौ भने कुचिङ भन्ने मात्र हुन्छन् अचानुमा शिर पर्दा हो नि है यो मुक्तक मुक्तकार राज श्रेष्ठजीको पोखरा कास्की उहाँको घर हो अर्को मुक्तक छ मसँग म मुक्तक लिइहाल्छु मुक्तकार डाक्टर रूपक श्रेष्ठजीको माया गरेर बिचरा मुग्लान भासियो भन्नेहरू पनि होलान् माया गरेर बिचरा मुग्लान भासियो भन्नेहरू पनि होलान् डाहा गरेर त्यो अवसरवादी मासियो भन्नेहरू पनि होलान् हामी जस्तै भुइँ मान्छे थियो त्यो रूपक पनि यहाँ भइन्झेल हेर त अहिले त कत्ता आकाशियो भन्नेहरू पनि होलान् हुन सक्छन् है यो मुक्तक मुक्तकार डाक्टर रूपक श्रेष्ठजीको पोखरा कास्की उहाँको घर हो अर्को मुक्तक छ मसँग मुक्तकार ललित कुमार न्युपानेजीको जिन्दगी फगत चाहनाहरूको हुल रहेछ जिन्दगी फगत चाहनाहरूको हुल रहेछ सब सबै पुरा गर्न खोज्नु जीवनको भुल रहेछ जति इच्छा थियो उति पलाउने गन्दे झार जस्तो जिन्दगी असीमित चाहनाहरूको मूल रहेछ यो मुक्तक मुक्तकार ललित कुमार नेउपानेजीको कन्काई झापा उहाँको घर हो श्रोता आजको कार्यक्रम मुक्तक मालामा अहिले भने म नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले पाठक समक्ष ल्याएको मुक्तक संग्रह मुक्तक महकबाट मुक्तक लिइरहेको छु मुक्तक महगबाटै मुक्तक लिन्छु म अर्को मुक्तक छ मसँग सुमल कुमार गुरुङजीको किन हो किन अचेल देशलाई बुझ्न गाह्रो हो किन हो किन अचेल देशलाई बुझ्न गाह्रो भो आफ्नै लेख बेसी तराईहरू बुझ्न साह्रो भो देशको भाग्य लेख्ने विदाताहरूको छलखेलमा देश निर्माण मूल बाटोमा आछ तगारो भो मुक्तकार सुमल कुमार गुरुङजी चित्रे तीन पर्वत उहाँको घर हो अब नि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग सञ्चिता देउजाजीको मुक्तक रहेको छ र गीत नयाँ रहेको छ सञ्चिता देउजाजीको मुक्तक सँगै एउटा निकै नै मनसुने गीत तपाईँलाई श्रोता पोल्ने घामपछि छारीको शीतल भए सधैँ पोल्ने घामपछि छारीको शीतल भए सधैँ दुःखपछि सुखको पनि पल भए सधैँ गइसकेको श्वास पनि फर्किन्थ्यो कि मेरो शिरमा आमा तिम्रो आँचल भए सधैँ आमा मेरी आमा आमा मेरी आमा राम है हातमा काम है मुखमा राम है हातमा काम है कहिले नि दुःख हुँदैन भन्नुहुन्छ मेरी आमाले कहिले नि दुःख हुँदैन भन्नुहुन्छ मेरी आमाले जोगिन्छ भन्नुहुन्छ मेरी आमाले कर्मले धर्म जोगिन्छ भन्नुहुन्छ मेरी आमाले बोलीमा रस भए होस् भए जागर र जोस भए समयको होस् भए दुःखमा पनि हाँसिन्छ भन्नुहुन्छ मेरी आमाले दुःखमा पनि हाँसिन्छ भन्नुहुन्छ मेरी आमाले हेराइ समान भए आमाले मरेर पनि बाँचिन्छ भन्नुहुन्छ मेरी आमाले मरेर पनि बाँचिन्छ भन्नुहुन्छ मुक्तकार सञ्चिता देउजाजीको मुक्तक मुक्तक सँगै श्रीकृष्ण लुइटेलजीले भर्खरै श्रोता समक्ष ल्याउनु भएको भन्नुहुन्छ मेरी आमाले गीत तपाईँहरू समक्ष मैले राखेँ मुक्तक माला तपाईँ सुनिरहनु भएको छ रेडियो बिजन एकानब्बे दशमलव छ मेगा आर्समा कार्यक्रम मुक्तकमाला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ सुन्ने चाह मनपरी हुँदाहुँदै पनि सुन्न छुटाउनु भयो भने मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot spot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मोबाइल एप्लिकेशन नेपाली अडियो बुकमा पनि तपाईँले हामीलाई भेटाउन सक्नुहुन्छ आजको यो वसाईको पहिलो भाग सकिएको छ पहिलो भागमा मुक्तक महक भित्रबाट हामीले मुक्तक सुन्यौं जुन संग्रह नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले पाठक समक्ष ल्याएको हो अब भने तपाईँहरूले नै पठाउनुभएका मुक्तक म लिने आलो पालो कार्यक्रममा कार्यक्रममा मुक्तक नै लिन्छु ल फूल फुली फक्रिसकेपछि फल लटरम्म लाग्छ फुल फुली फक्रिसकेपछि फल लटरम्म लाग्छ हो नारीको दुश्मन नारी भएपछि अचम्म लाग्छ कुरा बुझ्दै नबुझी आरोप प्रति आरोप लाउँछन् यसैले नारीकै अस्मितामा कलङ्कसम्म लाग्छ यो मुक्तक मुक्तकार अस्मिता शर्माजीको मोरङ उहाँको घर हो निकै मनसुनी मुक्त कस्मिता शर्माजीको पहिलो पटक हुनुपर्छ कार्यक्रममा हामीहरू समक्ष आउनुभएको आउँदै गर्नुहोला यसरी नै अर्को मुक्तक छ मसँग नेत्र विक्रम तोलाङ्गीजीको मनभरि छुटै छुट परे हुन्थ्यो भन्छन् मनभरि छुटै चोट परे हुन्थ्यो भन्छन् फुलझै ओइलिएर झरे हुन्थ्यो भन्छन् विक्रमलाई केही गर्न नदिने भए हजुर आफन्तहरू पनि मरे हुन्थ्यो भन्छन् ओहो यतिसम्म नराम्रो त दुश्मनले पनि सोच्नुहुन्न नेत्र विक्रम तोलाङ्गीजीको मुक्तक रामपुर ओखलढुङ्गा उहाँको घर हो अर्को मुक्तक कृष्ण शर्मा आँसुजीको श्रोता मसँग रहेको छ सधैँभरि प्रेमिल मधुर धुन माग्छ्यौ दिन सक्दिनँ म सधैँभरि प्रेमिल मधुर धुन माग्छेउ दिन सक्दिन म आकाशको तारासँगै जुन माग्छेउ दिन सक्दिन म खुट्टाको चप्पल फाड्दा समेत किन्ने औकात छैन मेरो प्रिया तिमी भने सजिन सुन माग्छेउ दिन सक्दिन म कृष्ण शर्मा आँसुजी सी नपा एक अर्ग खाँची उहाँको घर हो अर्को मुक्तक समसँग सुनिल राणा बिरहीजीको भ्रष्टाचारीको लाग्यो खात देश कसरी बन्छ भ्रष्टाचारीको लाग्यो खात देश कसरी बन्छ समर्थनमा छ ठुलै जमात देश कसरी बन्छ जन्म दर्तादेखि विवाह दर्तासम्मको काममा माथि अखबार तल हात देश कसरी बन्छ यो मुक्तकमा व्यङ्ग्य सुनिल राणा बिरैजीको वनगाड कुपिण्डे सल्यान उहाँको घर हो हाल दोहा कतारबाट भन्नुभएको छ मुक्तक मालामा मिठो माया बाँडेर यसरी नै आउँदै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग कमल अविरलजीको श्रोता म जस्तो गरिबको झुपडीमा रमाउन सक्छु भने म जस्तो गरिबको झुपडीमा रमाउन सक्छु भनी आफ्नो मल छोडी मेरो हात समाउन सक्छु भनी लाइदेऊ पिरती दिलको ढोका खुल्लै रहनेछ मेरो अन्त नलाई मसँग मेरो घर जमाउन सक्छु भनी कमल अविरलजीले यसरी अनुरोध मुक्तकमा कसैलाई गरिरहनु हुँदा आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ अर्को मुक्तक मसँग यमुना कतिवटा यामुको रहेको छ श्रोता अनि हामी सँगै अर्को एउटा गीत पनि सुन्नेछौ मैले प्रविधि संयोजनमा प्रविधि संयोजनका मित्र प्रेमजीलाई तयारी अवस्थामा रहनको लागि अनुरोध गरे यमुना खतिवडाजीको मुक्तक शरणामती छ झापा उहाँको घर हो अनि हामी सँगै सुन्नेछौं अर्को एउटा गीत श्रोता खोइ तिम्रो राजकुमारी हुने मलाई आस छैन खोइ तिम्रो राजकुमारी हुने मलाई आस छैन राम्री भन्छन् सबैजना माया गर्ने खास छैन प्यारको खुड्को तिमीले पिलाउन खोज्दा नि तिमीलाई नसम्झिन फेरेको कुनै पनि सास छैन छुटे कति रुने हो ആലോ यमुना खतिवड़ाजीको मुक्तक सँगै यो गीत तपाईँले सुन्नुभयो कार्यक्रम मुक्तक मेलामा हुनुहुन्छ म तपाईँहरूकै मुक्तक लिइरहेको छु विश्राम लियो हाम्रो प्रेमको सफरले बाँच्नु परेन विश्राम लियो हाम्रो प्रेमको सफरले बाँच्नु परेन अनि तिमी र म एक अर्काको भरले बाँच्नु परेन वर्षौं पहिलेको सम्बन्ध सकियो ठिकै त भयो अब बेला बेला सम्बन्ध सकिने डरले बाँच्नु परेन ओहो यो मुक्तक मुक्तकार दिनेश पुन्जीको रुकुम पश्चिम उहाँको घर हो निकै मिठो मुक्तक लेख्नुहुन्छ मुक्तकार दिनेश पुन अनि निकै मिठो माया बाँड्दै गर्नुहुन्छ मुक्तकार दिनेश पुन अर्को मुक्तक मसँग छ श्रोता मुक्तकार कुशल रिचालजीको खाएका ती बाचा कसम खेर गइसकेछन् खाएका ती बाचा कसम खेर गइसकेछन् सँगै जाउँ भन्नेहरूले उछिनेर गइसकेछन् तिमी बिना मर्छु भन्ने अझै जिउँदै देख्छु सँगै जिउँछु भन्ने चाहिँ मरेर गइसकेछन् ओहो हो यो मुक्त कुशल रिजालजीको दादिङ उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ मुक्तक निकै मन छुने लेख्नुहुन्छ अर्को मुक्तक छ मसँग श्रोता मुकुन्द कृष्ण थापाजीको अदालतको फैसला मान्न छोडेर अदालतको फैसला मान्न छोडेर हरिराम लेखिएको पहेँलो वस्त्र ओढेर मठ मन्दिर धाउँदैछन् रे भ्रष्टाचारीहरू रक्षा गर भगवान भन्दै दुई हात जोडेर मुकुन्द कृष्ण थापाजी खोटाङ उहाँको घर हो निकै गजबले लेखेर उहाँले पठाउनुभयो मुक्तकमा भ्रष्टाचारीहरूलाई व्यङ्ग्य कसेर अर्को मुक्तक मसँग छ श्रोता अस्मित थापाजीको कहिले आकाशको तारा त कहिले जुन सम्झिन्छन् कहिले आकाशको तारा त कहिले जुन सम्झिन्छन् आफ्नै शरीरको नसा नसामा बग्ने खुन सम्झिन्छन् अचम्मको छ श्रीमान र श्रीमती बीचको नाता पनि नजिकै रहँदा बैगुन र टाढा रहँदा गुण सम्झिन्छन् अस्मित थापाजी मेलुङ दुई दोलखाका मुक्तकार आउँदै गर्नुहुन्छ उहाँ पनि मिठो माया बोकेर हामीहरू समक्ष औ भने कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौ मसँग मुक्तक रहेको छ परशुराम कार्कीजीको परशुराम कार्कीजीको घर सडानन्द नगरपालिका पाँच भोजपुर हो मुक्तककार परशुराम कार्की बडो गजबको मुक्तक लेख्नुहुन्छ उहाँकै मुक्तक मुक्तक सँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता मबाट तिम्रो खुसीमा बाधक बन्ने जमर्को हुन सक्दैन मबाट तिम्रो खुसीमा बाधक बन्ने जमर्को हुन सक्दैन माया जस्तो शक्तिशाली सिन्दुरको धर्को हुन सक्दैन म आफूलाई भन्दा बढी माया अरू कसैलाई गर्छु भने त्यो भाग्यमा नि मान्छे तिमी भन्दा अर्को हुन सक्दैन तिम्रो खुसी टाढा ठान्छौ भने माया झुटो मान्छौ भने मलाई काँडा ठान्छौ भने माया झुटो मान्छौ भने टाढा जे चाहन्छौ ते बन्छु आफ्नो बनाऊ या पराए जे चाहन्छौ ते बन्छु तिम्रो खुसीको लागि मुक्तकार परशुराम कार्कीजीका मुक्तकार परिसँगै श्रोता यो गीत तपाईँले सुन्नुभयो मुक्तक मालामा सुन्नुभयो आजलाई पनि मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै श्रोता कार्यक्रम सुन्दै जाँदा तपाईँलाई कुनै पनि सल्लाह सुझाव प्रतिक्रिया बाँड्न मनभयो मुक्तक पठाउन मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा मुक्तक तथा प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक तथा प्रतिक्रिया पठाउनु पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समिशनमा प्रेमपूर्वक प्रेमजीले साथ दिनुभयो प्रेमपूर्वक प्रेमजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि अन्त्यमा जाँदा जाँदै सुटुक्क सम्झँदै मदन भण्डारी छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परन् नमस्कार शुभरात्री उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले जान्दिन म चोटि के हो कुनी कहिले उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले he